Thank you. तपाईँलाई पैसेदायी भन्छन् मुसिकोटमा निकै कल आउनुभयो धेरै लामो समयसम्म सहनै बजाउनमा पनि तपाईँलाई कतिको खोज्ने गर्छन् मुसिकोटतिर कतिको खोज्ने गर्छन् खोज त गर्नु त गरे हामी बुढो भइयो अब नसक जस्तो भइयो पहिला पहिला त खोजी गरेको गरे हामी बयन चलाएर बसेको निकै चलाउनु भयो आज भोलि तपाईँहरूको यो बाजा गाजा संरक्षणमा कोही सरकार कुनै संस्थाले केही सहयोग गरेछ कि छैन बोलाउन चाहिँ बोलाउँछन् घर मान्छन् तर कसरी हेर्नेवाला छैनन् छैनन् हो कसैले नहेर्ने तपाईँ सँगै अलिक पछिल्लो पिँढीमा यहाँ गर्वे दाई भनेर चिनिन्छ यहाँको चाहिँ गर्वे दाई त भन्छन् तर तपाईँको नाम चाहिँ वास्तविक नाम चाहिँ के हो वास्तविक नाम मेरो रामबहादुर परिवार हो तपाईँ पछिल्लो चरण फेरि उहाँको सेखापछि तपाईँ निकै कल आउनुभयो यो सहनै बजाउनमा तपाईँले एउटा पुरानो आफैले गीत गाएर सहनै बजाइदिनुहोस् न एउटा गीत गाइदिनुहोस् त मुखले गीत गाउनु मैले सहने मुखले गाइदिनुहोस् सहनेले गीत गाउँछु सहनेले भन्छु हुन्छ तुलसी दाई दुवैले एकैसाथ चाहिँ नि एउटा पुरानो भाकामा गाइदिनुहोस् है त ल र सुनिल ए सुनिलजीलाई त एउटा फेरि एउटा गीत गाइदिनुहोस् न गीत गाउन जान्दैन फेरि नि एउटा हजुरले भन्नुभयो म गाइदिन्छु ल हे फुल फुले काँडैमा घर त मेरो हजुर मुसी कोट भरै डाँडैमा शुभ नाम चाहिँ के पर्यो मेरो बाबुरामै हो बाबुराम परियार तपाईँ धेरै तपाईँको बुवादेखि अहिलेसम्म कटुवाल काम गर्नुभयो मुसीकोटमा तिन चार पुस्ते भयो हजुर हामी हजुर तापनि अब हामीलाई केही अब कहीँ आर्थिक पनि केही भएन केही सम्झौता पनि भएन केही यसो मान्छेले पन्ध्र सोह्र वर्षसम्म जागिर पाएर पेन्सन भत्ता खाएका छन् हामीलाई त्यो पनि केही छैन तिन चार पुस्ती भइयो हजुर यस्तै छ दुःख मर्मामा केही छैन त भन्ने त केही पनि मिलेको छैन तापनि अब के गर्ने बाउ बाजेले गर्दै आए गरम भन्दाको बजाय यहाँसम्म अहिले डुबियो छ मुसीकोटे बाजा पनि बिस्तारै यो डेक क्यासेट भित्रीदेखि बिहा वर्गमा पनि आजभोलि बाजा पनि बज्दैन खोज्दैन भन्छ नि हो खोज्नेले खोज्छ अरे नखोज्नेले त अथवा त्यस्तै हो खोज्दैन पहिला जस्तो छैन छैन है ल त फेरि पैसा दाइले तपाईँको पालामा एकदमै रन्काउनु हुन्थ्यो नि त्यो तपाईँको पालाको एउटा सहनेबाट रन्काइदिनुहोस् त एउटा तपाईँको पालाको ल Yeah.